हेलो नमस्कार नमस्ते सुरेन्द्र चौधरीज्यू बोल्नु भयो होइन हजुर हजुर सुन्नुहोस् न यो विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रको लापरवाहीले गर्दा मान्छेको दिनदिनै ज्यान जान थालिसक्यो होइन अर्खले चारको लाम डाँडामा कुनाराम पोखरेल भन्ने युवा चाहिँ करेन्ट लागेर मृत्यु भयो जबकि तपाईँको त्यो तार छ नि तार जमिनदेखि दस मिटर मात्रै उचाइमा छ किन यस्तो लापरवाही होला यस्तो हो अब यथार्थ विवरण त मलाई ठ्याक्कै थाहा भएन होइन हजुर अनि त्यो दस मिटर कि अब बिस मिटर कि पन्ध्र मिटर के छ कस्तो छ होइन त्यो त्यो त अब त्यहाँबाट उहाँहरूले नापजाँच गरेर त्यसपछि रिपोर्टरको आधारमा भन्न सकिन्छ मैले पनि ठ्याक्कै भन्न सक्ने स्थिति त छैन लापरवाहीले गर्दा हो त्यो पनि अब यकिन भएको छैन कि सुन्नु न यो त पछिल्लो उदाहरण मात्रै हो हजुर डेढ वर्ष अघि धुरकोट वस्तुको हुलाकी नजिकै एकजना महिला सहित चार पाँचजना बालबालिकाहरू उनीहरू मेडुलो खाना के चढेका थिए त्यहाँ पनि तार चाहिँ लोत्रिएर करेन्ट लागेर उनीहरू झन्डै कसो मृत्यु भएको थियो उनीहरूको त्यसै गरी अस्लेबामा पनि एकजना महिलाको त्यसरी नै मृत्यु भयो र पिपल धारमा पनि एकजना पुरुषको गत वर्ष त्यसरी नै रुखमा तार लोत्रिएर करेन्ट लाएर मृत्यु भयो अब त खेतीबालीमा जान डर लागिसक्यो कृषकहरूलाई जहाँ पनि लत्रिएको छ तपाईँ यहीँ हेर्नुहोस् मैले केही दिन अघि यो मालपोत कार्यालय नजिकै तपाईँले तार लैजानु भएको छ त्यहाँबाट सोझीले हातले छुन सक्ने गरेर फेसबुकमा राखेको थिएँ तपाईँहरू सजग हुनुहोला भनेर यस्तो लापरवाही धेरै ठाउँमा छ र धेरैजनाको अब ज्यान जाने सम्भावना छ यसपट्टि तपाईँहरू किन गम्भीर भइदिनुहुन्न ठिकै छ त्यो कति ठाउँमा त अब हामीले मर्मत गर्न नसकेको अवस्था पनि छ तर यो दस मिटर उचाइमा भन्नुभयो नि सर यो दस मिटर त पोलको हाइटै एघार मिटर हुन्छ तर दस मिटर उचाइमा छ भने त्यो त मिनिमम क्लियरेन्स भन्दा धेरै माथि नै भयो किनभने स्याग हुन्छ एउटा प्राविधिक दृष्टिकोण दृष्टिकोणले चाहिँ मैले भन्न खोजेको म पनि आफै फिल्डमा गएको छैन हजुर हजुर दस मिटरको उचाइमा छ भने क्लियरेन्स भन्दा राम्रै उचाइमा छ पो त्यो त त्यो तार यदि त्यो स्थितिमा छ भने लत्रेको चाहिँ छैन भन्नु पर्यो त्यसलाई किनभने यदि प्राविधिक रूपमै हेर्ने हो भने हाम्रो नै एघार मिटरको हुन्छ अनि पचास साठी मिटरको दूरीमा दुईवटा पोल गाडिएको छ भने मिनिमम पनि नौ मिटरको क्लियरेन्स भइदियो भने पनि हामी प्राविधिक रूपमा त्यो सन्तोषजनक हुन्छ कि करेन्ट लाग्यो होइन अब कति कुराहरू के हुन्छ भने अब करेन्ट के कारणले लाग्यो त्यो चाहिँ पत्ता लगाउनु पर्छ रुखलाई मध्यनजर गर्नु पर्यो नजिक रहेका चाहिँ घर बस्तीहरूलाई मध्यनजर राख्न पर्ने होला त्यो चाहिँ किन हेरि सकिएन भन्ने कुरा हो मुख्य तेत्तिस लाइन भनेको त अब यो त आयोजना अन्तर्गतको पनि अब सबै कुरा कति एलडी लाइन भनेको सरलाई म सजेस्ट गराउँ गराउँ के हुन्छ नि एलडी भनेको हाम्रो जुन घर बत्ती बालिन्छ हजुर ती लाइनहरू त हामी वर्ष या मर्मसमार पनि गरिरहन्छौँ हुन्छौँ अनि सकेसम्म बजेटको परिधिमा बसेर होइन र लाइन विस्तार पनि गरेर हुन्छौँ तर तेत्तिस केबी लाइन भनेको हामीले यो आयोजनाबाट तानिएका लाइनहरू हुन् कि हजुर हजुर अनि ती लाइनहरूमा हामीले कुनै पनि किसिमले छेडखानी र किसिमले मोडिफिकेसन होइन घरमाथिबाट पर्या छन् भने के हुन्छ भने त्यो घर पछि बनेको हुन्छ सर ए हजुर हजुर किनभने त्यति बेला आयोजनाले काम गर्दाखेरि घरमाथि परेको छ भने त्यो जग्गालाई पनि मुआवजा दिएर लाइन तानिएको स्थिति छ कि सातो आयोजना अन्तर्गतको प्रोजेक्टको अन्तर्गतको कार्यक्रम थियो अब कसैले अब आफ्नो जग्गा छ उसँग अरू जग्गा छैन अब घर बनाउनु पर्यो लाइन मुनि घर बनायो भने अब कति कुराहरूमा हामीले पनि रोकछेक गरेकै छौँ त्यो बनाउनु पनि हुँदैन तर अब के कस्तो छ त्यो त प्रहरीको रिपोर्ट र स्थानीय सबैको मुचुल्काको आधारमा होइन अगाडि फाइल बोर्ड मेरै गल्ती छ र भन्न पनि भएन र त्यो व्यक्तिको गल्ती छ भने छानबिन कमिटी गठन हुन्छ अब फाइल उठाइदिन्छौँ हामी अनि फेरि बुटोल क्षेत्रीय कार्यालय अन्तर्गतका कमिटी आएर त्यो छानबिन पनि गर्नुहुन्छ होइन अनि त्यो छानबिनबाट के निस्किन्छ त्यो आधारमा अब त्यो सबै कुराहरू निर्भर गरिन्छ एउटा कुरा म के जानकारी गरौँ भने पिपलधारामा पनि तपाईँको तार खोइएर करेन्ट लागेर मान्छेको मृत्यु भयो तपाईँले दिने भनिएको रात रकमका लागि धेरै भौतारिए धेरै दुःख पाए हजुर त्यहाँ पनि पहिला सुरुमा दिन्छु भनिएको थियो त्यसै गरेर मान्छेको ज्यान जाँदै गर्ने तपाईँहरूको लापरवाही नसुध्रिने भएपछि भएपछि लामडाँडाका बासिन्दाले सप उठाउन दिएका छैन अहिलेसम्म जबसम्म क्षतिपूर्तिको ग्यारेन्टी हुँदैन तबसम्म हामी सप उठाउन दिँदैनौँ भनेर उनीहरूले चाहिँ नि अडान लिइरहेका छन् हाम्रो आग्रह चाहिँ के भने तपाईँहरू अवगत दिनमा धेरै सजग भइदिनु हो किनभने धेरै ठाउँमा तपाईँ जति या कुरो मिलाए पनि हामी धेरै ठाउँमा देखेका छौँ यो तत्काल ज्यान जाने खतराबाट मान्छेलाई बचाइदिनुहोस् कृपया त्यो कुराहरूमा त हामी म पनि सजग छु हामी पनि कति कुराहरूमा अब तपाईँलाई अघि भनिहालेँ नि बजेटको परिधिभित्रको काम गर्दाखेरि गर्न खोज्दाखेरि कति कुराहरूमा हामीले मर्मत चाहेर पनि मर्मत सम्हार गर्न नसकिरहेको भएको अवस्था छ तै पनि तै पनि यदि हाम्रो यदि सबै कुराले विद्युत प्राधिकरणकै गल्तीले ज्यान गएको छ पुष्टि भयो भने त्यसको त्यसमा क्षतिपूर्ति नपाउने कुरा हुँदैन क्षतिपूर्तिको लागि म पनि सिफारिस गर्छु म पनि पहल गर्छु हस् धन्यवाद एउटा कुरा अझै सरलाई भन्नु भनौँ भनौँ एउटा कुरा अझै तपाईँलाई थाहै होला होइन म गुल्मीमा आएपछि हजुर मैले कमसेकम तिनचोटि भइसक्यो सायद तपाईँहरूलाई सूचना पनि दिएको छु बारम्बार बुस्कटिङ गराएकै छौँ होइन बारम्बार बुस्कटिङ छौँ अब कति कुरामा अब के हुन्छ भने तपाईँहरूको दिनभरि लाइन सटडाउन गरेर भए पनि हामीले अस्ति भर्खरै भयो सायद पन्ध्र दिन पनि भएको छैन हामीले बुस कटिङको सूचना प्रकाशित गरेर तिन दिनसम्म बुस कटिङ गराएका छौँ त्यो कुराहरू पनि अब छन् कि हामीले आफ्नोतिरबाट कति कुराहरू प्र्याक्टिस गरिरहेका गरिरहेछौँ त्यही पनि अब दुर्घटना हो घट्न सक्छ के अब त्यसमा कसैको बस हुँदैन मान्छे गर्न सकिन्छ के गर्न सकिँदैन अब हामी पनि प्राविधिक रूपमा काम गरेर गरिरहेको छ खटिरहेका छौँ बुस कटिङ नगराएको होइन मर्मसम्म नगराएको होइन अब घटना घट्न गयो त्यसमा म पनि दुःख व्यक्त गर्न चाहन्छु म पनि दुखी छु अब कति कसरी हुन्छ हामी पनि त्यसलाई सहज बाटो एउटा निकालौँला है हुन्छ कर्मिक रूपले सुधार गर्दै जानुहोस् है हजुर सर हस्